पनि कार्यक्रम मुटुदेखि मुटुसम्मको यो एपिसोडमा आइसकेको छु यो रात्रिकालीन प्रहरमा म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मोटोसम्म प्रत्येक मङ्गलबार राति नौ पन्ध्रदेखि दस बजीसम्म आउने गर्छ तपाईँ सबैलाई थाहा छ र तपाईँ W W W dot radio server dot com dot एनपीबाट पनि कार्यक्रम संसारभर सुनिरहनु भएको छ मेरो आवाज केही अस्पष्ट केही क्लियर नआएको जस्तो लाग्छ होला तपाईँलाई किनभने एक्लै हुन्छु यो अँध्यारो रातमा एक्लै चलाइरहेका हुन्छु चलाइरहेको हुन्छु मिक्सरका फेडरहरू एक्लै चलाइरहेको हुन्छु यो माइकहरू एक्लै चलाइरहेको हुन्छु कम्प्युटरका किबोर्डहरू अनि माउसहरू साँच्चै नै यो माउसको खटखट किबोर्डको खटखट अनि फिडर चलाएका आवाजहरू पनि तपाईँसम्म गुन्जिँदो हो सायद तर जस्तोसुकै भए पनि मेरो आवाज तपाईँसम्म पुगेको छ यही आशा गरेको छु तपाईँ पनि यो रातमा सम्झिँदै हुनुहुन्छ तपाईँको आफ्नो मान्छेलाई अझ यो गर्मी मौसममा शीतल शीतल मायालु वचनहरू आफ्नो मान्छेको मुहारहरू आफ्नो मान्छेको हाँसो सम्झिरहनु भएको छ भने एसएमएस गर्न सक्नुहुन्छ सुटुक्क तपाईँको मोबाइलको म्यासेज बक्समा गएर यस टाइप गर्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोस् र खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ W W W dot Facebook dot com slash radio server पेजमा गएर हामीले कार्यक्रम मुठुदेखि मुठुसम्मको एपिसोडको जुन पोस्ट गरेका छौँ त्यो पोस्टको मुनि कमेन्ट पनि गर्न सक्नुहुन्छ तपाईँका कमेन्टहरू हामी कार्यक्रममा स्थान दिनेछौँ र तपाईँलाई खुसीको खबर पनि तपाईँले पुरानो एपिसोडहरू सुन्नुभएको छैन अथवा मेरा कार्यक्रमहरू सुन्नुभएको छैन भने डब्लु डब्लु डब्लु डट मुटुदेखि मुटुसम्म dot blogspot dot com र W W W dot YouTube dot com slash सबै सौगात प्रोग्राम्समा गएर पनि मुटुदेखि मुटुसम्म सर्च गर्न सक्नुहुन्छ र तपाईँ भने एसएमएस गर्दै गर्नुहोला कमेन्ट गर्दै गर्नुहोला अहिलेको लागि भने एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि खामोशियाँ आवाज है तुम सुनने तो आओ कभी छू कर तुम्हें खिल जाएंगी घर इनको बुलाओ कभी बेकरार है बात करने को मोशिया क्या हुआ हम्म, खामोशियाँ एक साज है तुम धुन को इलाओ जरा खामोशियाँ अल्फाज हैं कभी आ गुनगुना ले जरा बेकरार है में को म सिया तेरी मेरी यो निकै नै सुन्दर साङ्गीतिक आवाज राखेँ मैले कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँ यतिखेर रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र W W W dot radio server dot com dot एनपीबाट संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ र म छु तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँ पनि आफ्नो सन्देशहरू छोड्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यचआरएस त्यस पछाडि एउटा खाली ठाउँ र यम यम लेखेर फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना तपाईँको सन्देश लेखेर लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ W W W dot Facebook dot com slash radio server पेजमा गएर पनि हामीलाई हामीले गरेको पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ थुप्रै साथीहरूको कमेन्टहरू आइसकेका छन् र एसएमएसहरू पनि आइसकेका छन् तपाईँका एसएमएसहरूलाई म क्रमशः स्थान दिनेछु कार्यक्रममा र धेरै साथीहरूले अगाडिदेखि नै एसएमएस पनि गरिराख्नु भएको थियो तपाईँका एसएमएसहरू पनि पढ्दैछु यतिखेर एसएमएस हाई दाजु के छ खबर म विपना अह विपस गोले भन्नुभयो भएको विपसकोले विपसकोले फ्रम हेटौँडा अह बधाई दिन्छु बधाई दिन्छु तिमीलाई तिमीले सोचे जस्तो बर मिलोस् बधाई दिन्छु तिमीलाई तिमीले सोचे जस्तो बर मिलोस् तिम्रो हरेक खुसी मिल्ने सुन्दर एउटा घर मिलोस् भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस आएको छैन थ्याङ्क यू सो मच विपसजी मैले नाम गलत उच्चारण गरेँ कि बिआइपिएएस लेख्नु भएको छ विपस र थ्याङ्क यू सो मच विपसजी तपाईँलाई यो एसएमएसको लागि अन्य साथीहरूको पनि एसएमएस थुप्रै छन् एसएमएसहरूलाई म क्रमशः स्थान दिँदैछु यतिखेर अर्को एसएमएस छ अनिसा थिङजीले हेलो दी गुड मर्निङ के छ हालखबर खाना भयो त भन्नुभएको छ आजको दिनमा भन्नुपर्दा मेरो बोय फ्रेन्ड प्रेम र उसको घर परिवारलाई धेरै मिस गरेको भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस आएको छैन सायद उहाँले आफ्नो बोयफ्रेन्ड प्रेम र उसको घर परिवारलाई धेरै मिस गर्नु भएको छ थ्याङ्क यू सो मच अनिसाजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ बधाई दिन्छु तिमीलाई मैले रोजे जस्तो वर मिलाओस् अह मैले रोजे जस्तो वर मिलाओस् तिम्रो हरेक खुसी मिल्ने सुन्दर एउटा घर मिलोस् पाउनु मात्र माया होइन गुमाउनु नि माया भन्छन् भन्नुभएको छ त्यहाँदेखि पुरा एसएमएस आएको छैन विवशजीले नै पठाउनु भयो कि जस्तो लाग्यो थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को पनि एसएमएस छ थुप्रै साथीहरूको एसएमएस छ पहिले पहिले गर्नुभएको एसएमएसहरू लिँदैछु म अर्को एसएमएस छ असली गोङ्बा फ्रम हेटौँडा सोह्र बनेल धापबाट सरी डियर मेरो मोबाइलमा ब्यालेन्स नभएर कल गर्न पाइनँ so sorry miss you and love you भन्नुभएको छ थ्याङ्क यू सो मच असलीजी तपाईँको एसएमएसको लागि अवश्य पनि तपाईँको आफ्नो मान्छेले तपाईँको सन्देश पाइसक्नु भएको छ र यस्तो कुराहरूलाई उहाँले सिरियसली लिनुहुन्न भन्ने पनि लाग्छ माया गर्ने मान्छेले कहिलेकाहीँ ब्यालेन्स नभएर फोन गर्दाखेरि रिसाउनु त हुन्न नि होइन र <laughs> अवश्य पनि तपाईँको मान्छेले पनि यो बुझिसक्नु भएको होला यो कुरालाई भन्ने मलाई लाग्छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ सीता मुक्तान फ्रम महावीरबाट महावीर महावीर या महावीर महावीर भनेर पढेँ मैले महावीरबाट धेरै साथीहरूले हामीलाई माया गर्नुहुन्थ्यो आजभोलि चाहिँ अलिक कम एसएमएस आएको हो कि जस्तो लाग्छ जे साथीहरू माया नमार्नुहोला नाउ हेटौँडा भन्नुभएको छ अल माई फ्रेन्ड एन्ड फ्यामिलीलाई मिस यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच सीताजी तपाईँको यो एसएमएसको लागि त्यसै गरी अरू पनि थुप्रै एसएमएसहरू छन् तपाईँ पनि एसएमएस गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यचआरएस टाइप गर्नुहोस् एउटा खाली ठाउँ छोड्नुहोस् र यम यम लेखेर एउटा खाली ठाउँ छोडेपछि तपाईँको नाम ठेगाना र तपाईँको सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ थुप्रै साथीहरूको एसएमएसहरू छन् तर अलिकति नेट प्रब्लमले गर्दाखेरि तपाईँको एसएमएसहरू मैले प्रोपरली पढ्न सकिरहेको छैन अर्को एसएमएस हाई चन्द्र दाजु दर्शन नमस्ते सन्चय हुनुहुन्छ भन्नुभएको छ अवश्य पनि सन्चय छु म त सन्चै छु है रेखे मी मनिष लामा भन्नुभएको छ इट्स इड्समी मनिष लामा मकवानपुरबाट आज मेरो अह आज मेरो सन्देश भन्नुपर्दा उहाँले लेख्नु भएको छ कता पुग्यो भनेर चाहिँ अलिकति खोज्नुपर्ने हो <laughs> धेरै साथीहरूले एसएमएस गर्नुभएको छ साथीहरूको एसएमएस पढ्दा पढ्दै यो कहिलेकाहीँ नेट कनेक्सनले गर्दाखेरि चाहिँ अलिकति हामीलाई समस्या भइरहेको छ र तपाईँको एसएमएसहरू सकेसम्म हामी प्रपरली पढ्छौँ नै मनिष लामाजीले मकवानपुरबाट आज मेरो सन्देश परदेशमा हुने प्यारी सिसलाई miss you and love you भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच साथी तपाईँलाई यो एसएमएसको लागि मनिषजी त्यसै गरी अर्को एसएमएस छ हाई चन्द्र दाजु दर्शन नमस्ते how are you it's me Manish Lama भन्नुभएको छ मनिषजीले नै गर्नुभएको रहेछ मनिष लामा मकवानपुर मकवानपुरबाट all all my A to Z फ्रेन्ड्सहरूलाई मिस यु एन हजुरलाई पनि ओके गुड नाइट बाई दाजु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ पल पलमा म रुनेछु खुसीसँगै हाँस्नु तिमी पल पलमा म रुनेछु खुसीसँगै हाँस्नु तिमी मेरो उमेर लागोस् तिमीलाई जुनी जुनी बाँच्नु तिमी भन्नुभएको छ मेरो उमेर लागोस् तिमीलाई जुनी जुनी बाँच्नु तिमी पढ्दै थिएँ पढ्दा पढ्दै सर्भरले अलिकति धोका दियो आहा मेरो उमेर लागोस् तिमीलाई पल पलमा बाँच्नु तिमी भन्नुभएको छ उहाँको एसएमएस कहाँ पुग्यो भनेर चाहिँ अलिकति खोज्नुपर्ने अवस्था भयो जुनी जुनी बाँच्नु तिमी झुटो ठान ठानी मेरो माया मलाई घृणा गरे पनि सधैँभरि भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क सो मच साथी तपाईँको नाम त पढ्न पाइनँ तर जो होस् तपाईँले सुनिसक्नु भएको छ तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को एसएमएस छ लासो है चन्द्र दाजु म सबिना भैँसे छबाट म सबिना छबाट मेरो साथीहरू बबिता बसन्ती युनिसा निगिता पूजा दिपा सुनिता सबैलाई मिस यु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको लागि तपाईँको एसएमएसको लागि सबिनाजी त्यसै गरी अर्को एसएमएस छ मुस्कान शर्मिला थिङ्जेले हाम्रो एकदमै नियमित श्रोता हुनुहुन्छ बसमाडी छबाट मुठुको माया मुटुमा हुन्छ चोखो माया छुट्दा जो पनि रुन्छ धड्कनमा पनि विश्वासघात हुन्छ भन्नुभएको छ त्यस पछाडि उहाँको एसएमएस आएको छैन thank so much Muskan Sharmila थिङजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई दादा नमस्ते मि भैँसे साथबाट सरगम गोले सरगम गोले मेरो अल फ्रेन्डलाई मिस यु एन्ड उमेशलाई love you okay bye bye have a nice day भन्नुभएको छ थ्याङ्क यू सो मच सम्झनु भएको छ टाढादेखि भैँसेबाट सरगम गोलेजीले थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि र सरगमजीले पनि कार्यक्रम सुनिरहनु भएको होला उमेशजीले पनि कार्यक्रम सुनिरहनु भएको होला जस्तो लाग्छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि सरगमजी त्यसै गरी अर्को एसएमएस छ दादा नमस्कार खाना भयो त हजुरको भन्नुभएको छ भइसकेको छ म सावित्री सुनार हेटौँडा अट्ठाइसबाट हेटौँडा अट्ठाइस जम्बूबाट सावित्रीजी एकदमै तपाईँलाई तपाईँको एसएमएस आयो खुसी लाग्यो तपाईँको एसएमएस कुरिरहेको थिएँ म हेटौँडा अट्ठाइस जम्बूबाट आज मेरो सन्देश मेरो मनको मान्छे आरजेलाई love you and miss you म रि भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि सावित्रीजी त्यसै गरी अर्को एसएमएस लेख्नु भएको छ मुस्कान शर्मिला थिङजीले नै लेख्नु भएको छ बसमाडी छबाट के छ दादा खबर आजभोलि भन्नुभएको छ ठिकै छ है जब मनमा बस्छ माया लाग्छ धड्कन भने धड्किदिन्छ न निष्ठुरी बिर्सु भन्छु सधैँभरि याद आइदिन्छ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस हाई चन्द्र दाजु म सबिना भैँसे छबाट माई हस्बेन्ड विकासको मिठो सम्झना मिठो माया भनिदिनु है दा Bikas love you love you love you okay good night ल दाजु बाई बाई भन्नुभएको छ थ्याङ्क यू सो मच सबिनाजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ नमस्ते दादा आइएम हर्कमान घलान हेनपा सत्र कमाने कमाने पाँच नम्बरबाट my all friend and my जिएफलाई सायरी धेरै धेरै भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क सो मच मान साथी तपाईँको एसएमएसको लागि तपाईँको एसएमएस तपाईँको आफ्नो मान्छेले पनि सुन्दै हुनुहुन्छ होला एसएमएस पढ्दा पढ्दै कहिलेकाहीँ यो सर्भरले किन किन धोका दिन्छ भन्या भन्या गर्दाखेरि तपाईँलाई फेरि अलिकता <laughs> कति सुन्नु हो जस्तो पनि लाग्ला तर के गर्नु फ्याक्ट कुरा यस्तै छ है हर्कमानजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई दाई सन्चय हुनुहुन्छ म हाँडी खोला साथबाट सुषमा लामा मेरो सन्देश भन्नुपर्दा मेरो यसलाई धेरै मिस गर्दैछु भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन thank you so much Handi Khola साथबाट गर्नुभएको छ सुषमाजी तपाईँको एसएमएसको लागि आगामी दिन पनि तपाईँको यस्तै एसएमएसहरू आउँदै गरोस् त्यसै गरी अर्को एसएमएस छ हेलो चन्द्र मामा खाना भए त सन्चै हुनुहुन्छ भन्नुभएको छ अनि के छ गाउँको खबर भन्नुभएको छ गाउँ पनि सबै ठिक छ है होला भन्ने आशा गरेको छु गाउँ पनि सबै ठिक छ भन्ने आशा गरेको छु यो कालो रात तातो मौसममा चिसो अभिवादन भन्नुभएको छ मेरो तर्फबाट चिसो अभिवादन तर मामा भनेर सम्बोधन गर्नुभएको छ तपाईँको नाम चाहिँ पुरा पढ्न पाएन thank so much anyway SMS गर्दै गर्नुहोला त्यसै गरी अर्को एसएमएस छ हाई दादा पदमपोखरी पन्ध्रबाट सबिन घलान सन्चै हुनुहुन्छ माई फ्रेन्ड अनिसाको बर्थडे विस गर्न चाहन्छु ह्याप्पी बर्थडे अनिसा यो कार्यक्रम सुनिरहन त्यस पछाडि उहाँको एसएमएस आएको छैन अनिसाजीलाई हाम्रो तर्फबाट नै ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु र सबिनजी थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि आगामी दिन पनि तपाईँको यस्तै एसएमएस एसएमएसहरू आउँदै गरोस् त्यसै गरी अर्को एसएमएस छ माया गर्नेहरूको मन मुटुभित्र बस्न सफल हुनुभएको हाम्रो प्यारो चन्दु दादालाई नमस्कार छ है यो सिरु मगरको तर्फबाट भन्नुभएको छ त्यस पछाडि चाहिँ उहाँको एसएमएस प्राप्त भएको छैन सिरुजी थ्याङ्क यू सो मच तपाईँको यस्तै माया पाउँछु र त तपाईँसम्म आइपुग्न मन लाग्छ तपाईँका शब्द तपाईँको आफ्नो मान्छेको मुठोसम्म पुर्याउन मन लाग्छ साँच्चै नै मैले मन जित्नुमा मेरो मात्रै प्रयास होइन तपाईँको यो मायाको जुन साथ छ यति धेरै माया छ यो मायालाई म एकदमै आत्मा सम्मान दिन चाहन्छु तपाईँको यो मायाले गर्दा नै आज म यो स्थानमा छु तपाईँको मायाले गर्दा नै आज कार्यक्रम मुटुदेखि मुटुसम्म र रेडियो सर्भर यो स्थानमा छ थ्याङ्क यू सो मच तपाईँको यो यति धेरै मायाको लागि सिरुजी त्यसै गरी अर्को एसएमएस छ आशा स्याङतान फ्रम बनेल धापबाट बडेल धापबाट जब आफ्नो मान्छे बिना कारण बिसाउँछ तब यो मुटु किन दुख्छ होला I am waiting for your phone love and miss you P भन्नुभएको छ थ्याङ्क यू सो मच आशाजी आशा नै होला सायद ए यस्या चाहिँ लेख्नु भएको छ आशा स्याङतानजी अवश्य पनि सानसानो कुरामा रिसाउँदाखेरि कहिलेकाहीँ हाम्रो मुटु दुख्छ जे होस् जति मुटु देखे पनि आफ्नो मान्छेले चाहिँ सधैँ माया गरिरहेको हुन्छ यो कुरा चाहिँ सदैव याद राख्नु होला है त थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि तपाईँको कमेन्टहरू पनि छन् कमेन्टहरू एकैछिन म पढ्छु एसएमएसहरू पढिरहेको छु यतिखेर अर्को एसएमएस छ हाई चन्द्र दादा सन्चै म बसन्ती घिसिङ आज प्यारिस सुमिना सबिना अस्मितालाई मिस यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच बसन्तीजी तपाईँको एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको म अपेक्षा गर्छु त्यसै गरी अर्को एसएमएस छ रात्रिकालीन अभिवादन आराम हुनुहुन्छ भन्नुभएको छ आरामै छु हजुर लगायत अल टिमलाई मिठो सम्झना र माया साथै हजुरलाई शुभरात्रि भन्छु दादा म पुरानो अह सदरमुकामबाट कुसुम भन्नुभएको छ कल्पनाजी थ्याङ्क यू सो मच तपाईँको यो मायाको लागि तपाईँको एसएमएसको लागि एक दिन तपाईँको एसएमएस आएन भने खल्लो खल्लो लाग्छ साँच्चै नै यो ढाँटेको होइन चन्द्रले बढाइ चढाइ भन्यो भन्ने सोच्नुहोला कुसुमजी तर तपाईँको जुन भावनाहरू हुन्छन् तपाईँको सुरिलो आवाजमा गीतहरू सुन्न पाउँदा तपाईँको आवाज तपाईँको शब्दहरू पढ्न पाउँदा साँच्चै नै तपाईँसँगै रहेको अनुभव गर्छु र तपाईँको एसएमएस नआउँदाखेरि चाहिँ खल्लो लाग्छ र अरू साथीहरू हुनुहुन्छ जो नियमित हामीलाई एसएमएस गरिरहनुहुन्छ र जसले नियमित कार्यक्रम रेडियो सरोवर सुनेर हामीलाई एसएमएसहरू पठाइरहनुहुन्छ उहाँहरूको एसएमएस एक दिन नआउँदाखेरि एकदमै खल्लो लाग्छ मलाई थ्याङ्क सो मच कल्पनाजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ म उमेश विष्ट दादा एक्जामको कारणले गर्दा दुई हप्ता पठाउन पाइनँ सरी एन्ड गुड नाइट दादा एन्ड अल फ्रेन्डलाई गुड नाइट भन्न चाहन्छु भन्नुभएको छ उमेशजी अवश्य पनि एक्जाम राम्रो भयो होला एक्जाम राम्रो होस् र तपाईँको रिजल्ट पनि राम्रो आओस् यो शुभकामना दिन चाहन्छु र दुई हप्ता हराउनु भयो अहिले आउनु भएको छ खुसी लागेको छ सदैव यसरी नै हामीसँगै साथमा रहनुहोला हाम्रो मायामा रहनुहोला थ्याङ्क सो मच तपाईँको लागि यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई चन्द्र दाई तपाईँको माम भए त म सुमन अह म सुमन तामाङ हेटौँडा अठार चुरियामाईबाट म आज मेरो साथीहरू सुदीप कृष्ण अर्जुन उमेश बिजु शिव भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस आएको छैन थ्याङ्क सो मच सुमनजी तपाईँको एसएमएसको लागि र खाना चाहिँ भइसकेको छ तपाईँको पनि भइसक्यो होला भन्ने लाग्छ त्यसै गरी अर्को एसएमएस दा हेर्नु न मसँग किन रविना मुक्तान दि बोल्दैन प्लिज मसँग नरिसाउनु भन्नु ल भन्नुभएको छ रविनाजी किन रिसाउनु भएको हो साथीले नाम चाहिँ लेख्नु भएको छैन जे होस् नरिसाउनु होला बोल्नु होला है त दिदी भन्नुभएको छ सायद भाइ बहिनी हुनुहुन्छ होला उहाँले नाम चाहिँ लेख्नु भएको छैन थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ म हेटौँडा सत्रबाट सविता लामा निष्ठुरी भएको छैन ल यस याद धेरै आयो कि जिउँदो लास भो जिन्दगी जुवारेको जुवा तास भयो जिन्दगी नजिउन सक्छौ नमर्न भन्नुभएको छ थ्याङ्क यू सो मच सविताजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ सबिना घलान फ्रम पदम पदमपोखरी पन्ध्रबाट हेलो दादा खाना भयो त म आज एउटा सायरी भन्छु ल दादा भन्नुभएको छ जिन्दगी बगेको खोला जस्तो भए पनि फक्रेर कसैलाई भन्नुभएको छ त्यस पछाडि फर्केर कसैलाई भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन बहिनी पर्नुभएछ सबिनाजी तपाईँको एसएमएस पुरा आएन सरी भन्न चाहन्छु अवश्य पनि तपाईँले सुनिरहनु भएको होला कार्यक्रम है त थ्याङ्क यू सो मच तपाईँको सायरीको लागि त्यसै गरी अर्को एसएमएस छ हेलो चन्द्र दादा रात्रिकालीन रात्रिकालको नमस्कार इट्समी पूजा लामा हेटौँडा छब्बिसबाट दादा मेरो मुटु युवराजलाई I miss you I love you साथमा मिठो सम्झना भनिदिनु भन्नुभएको छ युवराजी miss you I love you साथमा मिठो सम्झना भन्नुभएको छ है त <laughs> पूजाजीले पूजाजी थ्याङ्क सो मच तपाईँको सन्देश पुऱ्याइदिइसकेको छु है त मैले त्यसै गरी अर्को एसएमएस चाहिँ हेलो दादा नमस्कार खाना भयो त हजुरको भन्नुभएको छ म कमला म अह म कमला सुनार हेटौँडा अट्ठाइस जम्बुबाट आज मेरो सन्देश भन्नुपर्दा मेरो मायामा पागल हुने साथीहरू हेर यस भन्नुभएको छ सानोलाई हेर यस भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच कमलाजी तपाईँको एसएमएसको लागि र तपाईँको यस्तै एसएमएसहरू आउँदै गरोस् त्यसै गरी अर्को पनि एसएमएस छ साथीहरूको थुप्रै एसएमएसहरू छ पढ्न पढ्न भ्याइला कि जस्तो लागिरहेको छ तपाईँको कमेन्टहरू पनि पढ्न बाँकी छ नौ बजेर अडतिस मिनट गइसकेको छ तपाईँका एसएमएसहरू चाहिँ पढ्दै गर्छु अर्को एसएमएस छ चन्द्र दादा अह के लेख्नु भएको छ उहाँले अह चन्द्रमामा खानुभयो त सन्चय हुनुहुन्छ अनि के छ गाउँको खबर ठिकै छ होला भन्ने आशा गरेको छु यो कालो रात मौसममा चिसो अभिवादन भन्नुभएको छ फेरि उहाँको यति नै एसएमएस आयो नाम चाहिँ पढ्न पाइनँ <laughs> लौ न भान्जा भान्जी को हुनुहुन्छ तपाईँको एसएमएसमा नाम चाहिँ छैन thank you so much anyway तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ दर्शन नमस्ते दादा खाना भयो त दादा अल फ्रेन्डलाई मिस यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि नाम लेख्नु भएको छैन साथीले नाम चाहिँ लेख्नुहोला त्यसै गरी अर्को एसएमएस छ सरु स्याङतान फ्रम बदेल धाबाट आज धेरै धेरै उनको याद आइरहेको छ सायद मभन्दा धेरै टाढा भएकोले होला love and miss you forever भन्नुभएको छ टाढा हुनुहुँदो रहेछ तपाईँको मान्छे सम्झिरहनुहोला माया सधैँ गरिरहनुहोला अवश्य भने तपाईँको माया तपाईँसम्म आइपुग्नुहुनेछ फर्केर सरजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र <coughs> <coughs> खोकी पनि लागिरहेको छ अलिकता है र तपाईँको एसएमएसहरू थुप्रै छन् अर्को एसएमएस हेलो दादा म सावित्री हेटौँडा अट्ठाइस जम्बूबाट किन लामो एसएमएस पठाउँदा आउँदैन दादा मेरो कान्छु टेन्सनमा छि टेन्सन नलिनु कान्छु भन्छु भन्नुभएको छ कान्छुजी टेन्सन नलिनुहोला र लामो एसएमएस पठाउँदा कहिलेकाहीँ यस्तै हुन्छ साथै सावित्रीजी यो प्रविधिको दोष बनाऊ कहिलेकाहीँ पुरा एकदमै लामो एसएमएस पनि आइरहेको हुन्छ तर एसएमएस भन्ने बित्तिकै सर्ट म्यासेज सर्भिस भएको कारणले गर्दाखेरि होला छोटो छोटो म्यासेज मात्रै आइरहेको छ तपाईँ लामो कमेन्ट गर्न चाहनुहुन्छ भने फेसबुकमा हामीले पोस्ट गरेका छौँ त्यसमा कमेन्ट गर्न सक्नुहुन्छ है त सावित्रीजी थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ दादा म हेटौँला एघारबाट नतासा अह नतासा खड्का म मेरो अल फ्रेन्डलाई अह म मेरो अल फ्रेन्डलाई मिस गरेको छु एन्ड मिको एलाई धेरै धेरै मिस गरेको छु भनेर भनिस्यो है दादा ओके गुड नाइट दादा भन्नुभएको छ एजी तपाईँलाई धेरै मिस गरिरहनु भएको छ है त नतासाजीले थ्याङ्क यू सो मच नतासाजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ म बसन्ती आज मेनुका शेष आशा शेष एन्ड अल एफएम प्रेमीहरू र चन्द्रदा तपाईँलाई यु भन्नुभएको छ हाम्रो तर्फबाट अनि यु है त बसन्तीजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई चन्द्र दादा एम दिपु घलान यो अँधेरी रातमा एउटा सायरी सुनाउन चाहन्छु समयले कोल्टे फेरि पनि स्मृतिको दिपहरू बलिरहोस् परिस्थितिले त भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क सो मच दिपुजी तपाईँको एसएमएसको लागि र तपाईँका थुप्रै एसएमएसहरू पढेँ अहिलेसम्ममा तपाईँका चालिसवटाभन्दा बढी एसएमएसहरू पढेँ अर्को पनि एसएमएसहरू आउने क्रम जारी छ एकैछिनमा तपाईँको एसएमएसहरू लिन्छु तपाईँको कमेन्टहरू थुप्रै छन् एउटा गीत सुन्छौँ हामी त्यस पछाडि हामी पुनः तपाईँका कमेन्टहरू लिएर आउनेछौँ क्या ये वो मकाम मेरा है यहाँ चैन से बस रुक जाऊं क्यों दिल ये मुझे कहता है जज्बात नए से मिले हैं जाने क्या सर ये हुआ है एक आस मिली फिर मुझको जो कबूल किसी ने किया है किसी शायर की गजल जो दे रू को सुकून के पल कोई मुझको यू मिला है जैसे बंजारे को घर नए मौसम की सहर या सर्द में दोपहर कोई मुझको यू मिला है was बेचारे को घर नए मौसम की सहर या सर्द में दोपहर अह जैसे बन्जारको घर यो निकै नै सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि राखेर थुप्रै कमेन्टहरू छन् म एसएमएसहरूलाई एकछिन थाती राखेर कमेन्टहरू पढ्छु मसँग जम्मा जम्मी अब दस पन्ध्र मिनट बाँकी छ र तपाईँको कमेन्टहरू सर र पढ्छु एकदमै गर्मी छ तपाईँले पनि गर्मी फिल गरिरहनु भएको होला गर्मी भएर पनि होला अलिकति खोकीहरू लागिरहेको छ यो बिचमा खोकी भने तपाईँले मलाई माफ गर्नुहुनेछ भन्ने पनि मैले सोचेको छु र यतिखेर कमेन्टहरू र तपाईँका फेसबुकमा आएका म्यासेजहरू पढ्दैछु र तपाईँका एसएमएस र म्यासेजहरू सुरु हुन्छन् यसरी तपाईँका एसएमएस र कमेन्टहरू म्यासेज र कमेन्टहरू मध्येमा पहिलो म म्यासेज लिँदैछु दिलको धनी बुद्ध लामाजीले लेख्नु भएको छ फर्स्ट अफ अल कार्यक्रम सञ्चालक चन्द्रजीमा टाढेबाट भए पनि सन्ध्याकालीन लासो फ्याफुला भन्नुभएको छ मेरो तर्फबाट लासो फ्याफुला मि कान्छुको कान्छु दिलको धनी बुद्ध लामा फ्रम दक्षिण कोरियाबाट सम्पूर्ण आत्मीय साथीहरू एन बाबा मम्मीलाई मिठो सम्झना स्पेसली मनको कान्छु मनको कान्छु जीवन सङ्गिनीलाई शीघ्र स्वास्थ्य लाभको कामना भन्नुभएको छ भन्दै miss you and love you so much लाटी भन्न चाहन्छु भन्नुभएको छ बुद्धजी अवश्य पनि तपाईँको जीवनसँगै नै अहिले बिरामी हुनुहुँदो रहेछ उहाँलाई पनि हाम्रो तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना र थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को पनि म्यासेज पठाउनु भएको छ पार्ट अफ यु भन्नुभएको छ उहाँको नाम चाहिँ के हो म पढ्दै जान्छु उहाँको म्यासेज छ नमस्ते चन्द्र दाई म हेटौँडा पोखरीबाट आज मेरो एसएमएस विशेष त छैन फर्स्ट टाइम भएर धेरै टाइप गर्न सकिएन आज मेरो एसएमएस मेरो प्यारीलाई प्यारी के गर्दैछौ सुतिसकेको हो कि छैन भन्नुभएको छ धेरै मिस गर्दैछु प्यारी नेम चाहिँ पार्ट अफ युबाट नै चिन्नु है साथी भन्नुभएको साथीहरू भन्नुभएको छ पार्ट अफ यु भन्नुभएको छ thank you so much part of you साथीलाई तपाईँको यो म्यासेजको लागि र तपाईँको आफ्नो मान्छेले पनि यो एसएमएस पाइसक्नु भएको होला भन्ने मलाई लाग्छ र तपाईँको कमेन्टहरू पढ्दैछु र कमेन्टहरू पढ्नुभन्दा अगाडि नै भनिहालौँ तपाईँले अगाडि अगाडि धेरै कमेन्टहरू गर्नुभएको होला तर फेसबुकले जुन अर्डरमा राखेको छ त्यही अर्डरमा म कमेन्टहरू पढ्दैछु अगाडि पछाडि हुनसक्छन् तपाईँले कमेन्ट गर्नु भएको बाहेक र यतिखेर कमेन्टहरू छ सोह्र सत्र अठारवटा कमेन्टहरू गरिसक्नु भएको रहेछ दिप लुम दिप लिम्बुजीले गर्नुभएको छ दिप लिम्बुजीले अगाडि लेख्नुहुन्छ hello and hi good evening and super super सेवारो एन्ड रात्रिकालीन अभिवादन म दिप लिम्बु धरान पन्ध्रबाट भन्नुभएको छ पन्ध्र सुन सुनसरीबाट भन्नुभएको छ सुनसरीदेखि हामीलाई कमेन्ट गर्नुभएको छ दिपजी थ्याङ्क यू सो मच सायद अनलाइनमा सुनिरहनु भएको होला अनलाइनमा सुनिरहनु भएको भने तपाईँलाई एकदमै स्वागत छ है त कार्यक्रममा उहाँले लेख्नु भएको छ नाउ गाई घा घाटबाट मेरो त त्यस्तो मनभित्र राख्ने प्यारी मान्छे नै छैन कसलाई लभ एसएमएस गर्नु भन्नु आएछ अवश्य पनि एक दिन हुनुहुनेछ अवश्य पनि मलाई चाहिँ यस्तै लाग्छ तपाईँलाई पनि यही लाग्छ होला सायद मेरो all Facebook friends all FM media प्रेमी फ्रेन्ड्सहरू प्लस मलाई दिप लिम्बू भनेर चिन्नुहुने ए टु जेड फ्रेन्डलाई good night plus sweet dream भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच दिपजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस हेलो भन्नुभएको छ प्रेम खड्काजीले हेलो है हाम्रो तर्फबाट पनि प्रेमजी थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ रोमियो अर्जितजीले मुस्कान छैन ओठमा तब पनि मुस्कुराउनुपर्छ कोही सोध्छन् कस्तो छौ तब पनि खुसी छु भन्नुपर्छ रोइरहेको छ जीवन नरोइ चाहिँ बस्नुपर्छ यो जीवन रङ्गमञ्च हो साथी यहाँ हरेकलाई नाटक गर्नुपर्छ हेलो हाई दर्शन नमस्ते दादा यो रात्रिकालीन रातको मिठो सम्झनाको साथमा म रेडियो सरोवर प्रेमी सन्तोष नगरकोटी हटिया बेलादेखि आजको दिनमा माई लभली आशाशिषको जन्मदिन परेको हुनाले उहाँलाई ढिलै भए नि many many happy returns of the day भन्दै ह्याप्पी बर्थडे टु यु दिजु भन्न चाहन्छु अनि मलाई माया गर्नुहुने साथीहरूमा युनि साथिङ अनु तामाङ सबिना लामा मनिषा बल पूजा गोले सोनी थापा अह त्यसै गरी <coughs> Sujata Thapa Susmita Anju Tamang Suresh Suman Abina Ganga miss you and love you भन्न चाहन्छु अनि साथमा मेरो हरेक सपनीमा आएर गुनगुनाउने यसकेलाई नि miss you <coughs> and love you भन्दै छुट्टिन्छु ओके दादा bye take care good night भन्नुभएको छ थ्याङ्क सो मच सन्तोषजी रुमियो अर्जित भनेर चिन्छु धेरै जसो है मलाई चाहिँ त्यही नाम प्यारो लाग्छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि र तपाईँको यसकेले पनि कार्यक्रम सुनिरहनु भएको होला त्यसै गरी अर्को कमेन्ट छ आहा साथीहरूको धेरै कमेन्टहरू छन् यतिखेर अर्को कमेन्ट छ सबिना लामाजीले कमेन्ट गर्नुभएको छ लेख्नु भएको छ हेलो चन्द्र दाजु हजुर सन्चै हुनुहुन्छ म सबिना भैँसे छबाट आज मेरो प्यारो छोरा सन्दीपको धेरै याद आयो मिस यु छोरा उही तिम्री दुखी मम्मी सबिना भन्दै छुटिन्छु ओके गुड नाइट चन्द्रदादा भन्नुभएको छ थ्याङ्क यू सो मच सबिनाजी तपाईँको एसएमएसको लागि कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ अनु तामाङ थोकरजीको हेलो दादा आज म मेरो निष्ठुरी मायालाई मिस यु भन्न चाहन्छु अनि मलाई हरपल माया गर्ने मनभित्रको साथीहरू लौ मिठो माया अनि सम्झना ल बिर्सेको छैन भन्छु म उही अभागी अनु तामाङ हेटौँडाबाट <laughs> मलाई माया गर्ने मेरो मायालाई लभ यु टु पनि भन्न भन्नु ल दादा शुभरात्रि एन्ड मिठो सप सपनी बाइदा भन्नुभएको छ अवश्य पनि अनुजीले माया गर्ने मान्छे तपाईँलाई love you too love you so much भन्न चाहनु भएको छ र कार्यक्रम सुनिरहनु भएको छ भने अनुलाई निराश नबनाउनु होला उहाँलाई र एसएमएस गरिहाल्नु होला है त थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट छ विपना गोङमाजीले हाई दादा म विपना गोङबा फ्रम हेटौँडा पदमपोखरीबाट आज भन्नुपर्दा मेरो फ्रेन्ड्स समीरसँग झगडा भएकोले अलि दुखी छु so Sameer sorry and missing you भन्न चाहन्छु सो दादा तपाईँलाई नि मिसिङ यु दादा अनि दिपेश दादा एन्ड मेरा अल सिस सबिना आसमा प्रमिला सबैलाई लभ यु भन्न चाहन्छु गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क सो मच विपनाजी र झगडा परेछ समीरजीसँग झगडा परे पनि एकचोटि गएर बोलिहाल्नुहोला अवश्य पनि उहाँ बोल्नुहुनेछ त्यसै गरी अर्को कमेन्ट छ मुक्तान नानु क्रिस्चियन लेख्नु भएको छ उहाँको युजर नेम जुनी जुनी तिम्रै हुने भन्थ्यो पहिले जुनी जुनी तिम्रै हुने भन्थ्यो पहिले मुटुभरि चोट दिएर किन टाढ्यो अहिले भन प्रिय मनको माया दिन्छौ दिन्छौ कहिले साँच्चै चोखो माया गरेको छु युलाई मैले भन्नुभएको छ हाई ब्रो रात्रिकालीन रातको अभिवादन हाई हजुरलाई सन्चै हुनुहुन्छ मे बिना लामा नानु मोक्तान फ्रम हेटौँडा सत्रबाट भन्नुभएको छ थ्याङ्क सो मच बिनाजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ हेलो दाजु के छ नि हजुरको खबर एन्ड सन्चै हुनुहुन्छ कि नै भन्नुभएको छ एन माम लिनुभयो त भन्नुभएको छ जे होस् मेरो त जसो तसो चलिरहेको छ भनौँ एन बाँचेकी छु भनौँ एन मलाई जति पनि साथीहरूले हेटौँडाको नचिन्ने मान्छे मिना दुखी भनेर चिन्नुहुन्छ अल फ्रेन्डहरूलाई मिसिङ यु भन्न चाहन्छु लभली दि सबिना लामा सिसहरू बबिता मुक्तान अनु तामाङ थोकर त्यसै गरी मेनुका तामाङ एन्ड नेम छुटेका सम्पूर्ण साथीहरूलाई मिठो सम्झना एन्ड मिठो माया भन्छु नि स्पेसली दा हजुरलाई लगायत एन्ड एफएम युनिटलाई मिठो सम्झना एन्ड मिस गरिरहेको छु any time and any all day भन्नुभएको छ एन्ड सबैलाई शुभरात्रि भन्छु लदा Mina Amanjyang okay bye good night लदा भन्नुभएको छ थ्याङ्क यू सो मच मिनाजी आमन्ज्याङदेखि हामीलाई कमेन्ट गर्नुभयो तपाईँको कमेन्ट यसरी नै सदैव आइरहोस् त्यसै गरी अर्को पनि कमेन्ट छ नौ बजेर त्रिपन्न मिनट गइसकेको छ अर्को पनि कमेन्ट छ तपाईँका कमेन्टहरू पढ्न नपाउँदाखेरि के पो होला जस्तो <laughs> समय पो सके लागि जस्तो लागिरहेछ माया तामाङजीले कमेन्ट गर्नुभएको छ हेलो दा म रात्रिकालीन न्यानो एन्ड मिठो सम्झना दा यो मेरो दिलमा कोही आए बसे जस्तो लाग्छ खै हेरौँ त्यो पनि कति दिनसम्मको लागि भन्नुभएको छ दा यस्तै रहेछ जिन्दगीमा कोहीले छोडे एन्ड त्यही छोडी थामेका हातहरू कसैले सम्हाल्न खोज्दैछ त्यो पनि कति दिनको लागि हो त्यो मलाई थाहा नै छैन जे जस्तो भए पनि उसलाई I miss you and love you भन्न चाहन्छु म हेटौँडाबाट माया तामाङ ओके बाई दा हेभ नाइस ड्रिम भन्नुभएको छ थ्याङ्क सो मच मायाजी तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ राजु सुनवारजीले हेलो नमस्कार म राजु सुनवार चितवनबाट माई म्यासेज मेरो प्यारी कान्छे I hardly miss you and love you please call me good night भन्नुभएको छ थ्याङ्क सो मच चितवनदेखि कमेन्ट गर्नुभएको छ राजुजी तपाईँ लाग्यो कमेन्टको लागि र तपाईँको आफ्नो मान्छेले एकैछिनमा एसएमएस पनि रिप्लाई गर्नुहुन्छ जस्तो लागिरहेछ अर्को कमेन्ट छ अलिना लामाजीले हाई दादा खाना भोता आई एम अलिना लामा अभागी फ्रम भैँसे माई अल फ्रेन्डलाई miss you and love you भन्न चाहन्छु ओके बाई भन्नुभएको छ थ्याङ्क यू सो मच अलिनाजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ विपना गोङमाजीले गर्नुभएको छ अघि नै पनि गर्नुभएको थियो काँडा बनेर बिझाउनेलाई फुल अह फुलेर वेलकम काँडा बनेर भिजाउनेलाई फुलेर वेलकम गरिदिन्छु माया गरेर धोका दिनेलाई मुस्कुराएर बिदा गरिदिन्छु भन्नुभएको छ नमस्ते दा सन्चै भन्नुभएको छ सन्चै छु म विपना गुङ्बा पदमपोखरीबाट मेरो सन्देश भन्नुपर्दा मेरो प्यारो फ्रेन्डलाई मिस युएन मलाई छोडेर जाने मेरो प्यारो मान्छे सरोजलाई धेरै धेरै सम्झना अनि माया अनि लभ यु भन्दै बिदा माग्छु बाई भन्नुभएको छ थ्याङ्क सो मच विपनाजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ अलिनाजीले अलिना लामाजीले हाई दादा सन्चै हुनुहुन्छ भन्नुभएको छ थ्याङ्क सो छेउमा सन्चै छु है त्यसै गरी अर्को कमेन्ट छ दिपेशजीले गर्नुभएको छ हेलो गुड इभिनिङ नमस्कार it's me Dipesh Khawas from मोरङबाट मोरङदेखि गर्नुभएको छ नाउ इन दोहा कतार आज कार्यक्रम मार्फत मेरो मनको मान्छे केलाई love you miss you okay भाइ भन्नुभएको छ थ्याङ्क सो मच दिपेशजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को पनि कमेन्ट छ राजकुमार दुलालजीले कमेन्ट गर्नुभएको छ राजकुमारजीले कमेन्ट गर्नुभएको छ हेलो गुड इभिनिङ नमस्कार इट्स मी आहा it's me Rajkumar Dulal from Panthat लेख्नु भएको छ मैले अलिकति गलत उच्चारण गरेँ कि मलेसियाबाट रहेछ Panthat Malaysia now in Malaysia कार्यक्रम मा मार्फत कफल काफल बोटे भन्नुभएको छ कार्यक्रम मार्फत काफल बोटे सम्पूर्ण आरजे कुमार दुलाल चिरपरिचित ओके बाई बाई भन्नुभएको छ thank you so much Rajkumar दुलालजी तपाईँको एसएमएस कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ टुक्रिएको मन भन्नुभएको छ हेलो दाजु दर्शन नमस्ते है त भन्नुभएको छ फेरि पनि हामी सन्चै होला नि है भन्नुभएको छ सन्चै छौँ मिता सन्चै मात्र नभएर जिउँदै पनि छु के के गर्नु बाँच्नुपर्ने रहेछ जे होस् बाँचिरहेको छु कसै कसैको सम्झनामा एन्ड यादमा भनौँ सम्झिनेले नसम्झे पनि सबै साथीहरूलाई मिस एन्ड मलाई धेरै माया गर्नेहरू मेरो हरेक कुरामा साथ दिने मेरो भाइ अमर लामा मिस गरिरहेको छु तिम्रो दिले बिर्सेको छैन धेरै भन्दा धेरै सम्झिरहेको छ बिर्से पनि बिर्सन पनि सक्दैन भाइ भन्छु miss you and love you so much भन्छु all of you all me म मि मिना फ्रम आम भन्ज्याङ ओके बाइदा भन्नुभएको छ थ्याङ्क सो मच मिनाजी तपाईँको यो कमेन्टको लागि र तपाईँको कमेन्टहरू थुप्रै छ नौ बजेर छप्पन्न मिनट गइसकेको छ के गर्ने के गर्ने खोइ म त अलिकति <laughs> के गरौँ के गरौँ पो भयो जे होस् तपाईँको थुप्रै कमेन्टहरू छन् कमेन्टहरू सबै पढ्न चाहन्छु सकेसम्म अर्को कमेन्ट छ एकदमै लामो कमेन्ट छ उहाँको लेख्नु भएको छ ध्रुव रेग्मी अभागी मान्छेजीले ध्रुव र सीताको प्रेम कथा प्रियकाली सीता म ध्रुव र सीताको प्रेम कथा भन्नुभएको छ प्रिय काली सीता मुटुभरिको माया र सदा सदाको सम्झना तिमीले यो अभागीलाई मार्नु नै थियो भने मायाको जालमा पारे यसरी किन छटपटाई छटपटाई मान्न खोज्यौ जिन्दगीमा तिमीसँगको त्यो रमाइलो नौलो संसार मुनामदनको जस्तै बनोस् मर्न नपरे मर्नै परे सँगै मरौँला बाँचौँला भनेको थिएँ तर आज तिमी मायाको खेलमा विजेता भएर सगरमाथाको त्यो शिखरमा पुग्यौ यो अभागीले मात्र परे तिम्रै यादमा तडपी तडपी मर्न सीता तिमीले भुल्यौ तिमीले भुल्यौ होली आँखा मिची मिची निन्द्रा लाग्दा पनि घन्टौँसम्म माया प्रेमको कुरा गरेको तिमीले पनि भन्थ्यौ ध्रुवजी हाम्रो जिन्दगी यसरी नै सधैँ हाँसेर बितोस् कहिले पनि नछुटोस् हाम्रो जोडी भन्थ्यौ तर आज तिमीले त्यो मायाको डोरी रेटी रेटी छिनाइदियो किन तिमीलाई के बाध्यता परेर त्यस्ताबाट टाढा हुनुपर्ने लेख्दा लेख्दै नयनबाट खसेका यी आँसुका थोपाहरूले मलाई विचलित गराइदियो जिन्दगीले आँसुसँग मितेरी घाँसे पनि तिम्रो जिन्दगीले भने सधैँ खुसीको साथ पाओस् तिमीले माया मारे पनि कहिले माया मार्न सकिन सीता हिजो जति माया गरेको थिएँ आज पनि त्यति नै माया गरेको छु र भोलि गएर पनि त्यति नै माया गर्नेछु तिमीले जिन्दगीको अनेकौँ घुम्ती मोडहरूमा कहीँ कतै जाने ठाउँ पाएनौ भने पछाडि फर्केर हेर्नु तिमीले छोडेर गएको त्यो तिम्रै प्रतीक्षा गरिरहेको हुनेछ यति जिन्दगीको कुनै पलमा अतीतलाई सम्झिनु भयो भने अभागीसँग बिताएको त्यो पलहरूलाई नसम्झिनु किनकि तिमीले आफैले आफैलाई सम्हाल्न सक्ने छैनौ तिमीलाई जुनी जुनी यो अभागीको दिलले दिलको ढोका सधैँ खुल्ला रहनेछ तिम्रो माया गर्ने धुबर किमी अभागी मान्छे हाँडी खोला छ लामिठार आहा कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा छौँ म यतिखेर रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगाहरर्स र W W W dot radio server dot com dot एनपीबाट संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म सुनिरहनु भएको छ म चाहिँ तपाईँको मनभित्रको साथी चन्द्र र अब भने तपाईँको एसएमएस र कमेन्टहरू लिन सक्दिनँ सरी भन्न चाहन्छु तपाईँको नामहरू भने लिन चाहन्छु यतिखेर कमेन्ट गर्नुभएको छ सृजना कमेन्ट गर्नुभएको छ हाँडी खोला एकबाट उमेश विष्टजीले एसएमएस गर्नुभएको छ त्यसै गरी अर्को एसएमएस छ चन्द्रजी आई लभ यु नै भन्नुभएको रहेछ उहाँले त थ्याङ्क सो मच तपाईँलाई पनि आई लभ यु मेरो तर्फबाट आई लभ यु टु त्यसै गरी अर्को एसएमएस छ थुप्रै एसएमएसहरू छन् यो एसएमएसहरू अब मैले कसरी राख्ने दिपु घोलानजीले एसएमएस गर्नुभएको रहेछ थ्याङ्क सो मच त्यसै गरी बसन्तीजीले कम एसएमएस गर्नुभएको छ थ्याङ्क सो मच तपाईँलाई पनि त्यसै गरी हेटौँडा एघारबाट नतासा खड्काजीले फेरि गर्नुभएको रहेछ उहाँलाई पनि थ्याङ्क सो मच सावित्रीजीले गर्नुभएको छ थ्याङ्क सो मच सरोजीको मैले पढिसकेको छु तपाईँलाई धेरै धेरै धन्यवाद र एसएमएस गर्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद त्यसै गरी कमेन्ट गर्ने साथीहरूको नाम पो छुट्यो कि म हेर्दैछु यतिखेर र कमेन्ट गर्ने साथीहरूमध्येमा मैले नाम अलिकता छुट्याएको छु जस्तो लाग्छ नाम छुटेको भए म नाम लिँदा लिन गइरहेको छु र नाम छुट्यो भने अहिलेदेखि नै माफ पनि माग्न चाहन्छु यतिखेर कमेन्ट गर्नुहुने अरू साथीहरूको नाम छ अह नाम छ बबिता मुक्तानजीले कमेन्ट गर्नुभएको रहेछ थ्याङ्क यू सो मच बबिताजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी यसके यादवजीले पनि गर्नुभएको रहेछ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि सिन्तान अनुसाजीले पनि गर्नुभएको छ नमस्ते दादा मैले यो प्रोग्राम टाइम बिर्से दादा सो भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि सम्पूर्ण कमेन्ट गर्नुहुने एसएमएस गर्नुहुने साथीहरूलाई धेरै धेरै धन्यवाद एसएमएस गर्नुहुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेघर्स र W W W dot radio server dot com dot एनपीबाट संसारभर रहेर सुन्नुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद र यदिन्जेल मलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद यति भन्दै आजको लागि भने म तपाईँकै मनभित्रको साथी चन्द्र पनि कार्यक्रम मुटुदेखि मुटुसम्मबाट छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री